कसिएको मनको गाँठो फुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो फुन पाए हल्का हुन्थे तिमी सामु पेट भरी तिमी सामु पेट भरि रुन पाए हल्का हुन्थे रुन पाए हल्का हुन्थे रुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो न पाए हल्का हम थे চুলেরা कालो রাত চুলের কালো রাত ছিচলের কালো রাত ছিচলেরা কালো রাত করলি এরা বিহানি মা ছিচলেরা কালো রাত করলি এরা বিহানি মা तप तप शीत झैँ चुन पाए हल्का हुन्थे तप तप शीत झैँ चुन पाए हल्का हुन्थे तिमी सामु पेट भरी तिमी सामु पेट भरी रुन पाए हल्का हुन्थे रुन पाए हल्का हुन्थे रुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो फुन पाए हल्का हुन्थे के हुन्थ्यो र बाहिरी रूप बाहिरी रूप के हुन्थ्यो र बाहिरी रूप पखालेर घरि घरि के हुन्थ्यो र बाहिरी रूप पखालेर घरि घरि मनको मैलो उस्तै छ धुन पाए हल्का हुन्थे मनको मैलो उस्तै छ धुन पाए हल्का हुन्थे तिमी सामु पेट भरी हुन्थे रुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो फुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो फुन पाए हल्का हुन्थे तिमी सामु पेट भरी तिमी सामु पेट भरी रुन पाए हल्का हुन्थे रुन पाए हल्का हुन्थे रुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो फुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो फुन पाए हल्का हुन्थे कसिएको मनको गाँठो फुन पाए हल्का